तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम आधुनिक यात्रा नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा कार्यक्रम आधुनिक यात्राको व्यवसाय सुनेर बसिराख्नु भएको सम्पूर्ण तमाम श्रोताबिनहरूलाई कार्यक्रम प्रस्तुताम दिवस मगरको तर्फबाट नमस्कार र प्राविधिक कक्षमा हुनुहुन्छ राज सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम आधुनिक यात्राको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम आधुनिक यात्राको व्यवसाय लिएर हामी साताको सोमबार अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुने गर्छौँ र तपाईँलाई आधुनिक गीतसँगै सहयात्रा पनि गराउनेछौँ र आज पनि मैले चारवटा आधुनिक गीतहरू लिएर आएका छौँ र तपाईँलाई आधुनिक गीतसँगै सहयात्रा गराउने मन लागिराखेको छ तपाईँ सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाहज र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथी राख्नु भएको छ W W W dot radio com dot N P login गरेर कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज राख भोपु मायालो स्वर त्रिलोक राणाको रहेको छ अब क्रममा यो मिठो साङ्गीतिक आवाज तपाईँको लागि आहा बन्जी हौ भूतपूर्व मायाको यादै हल्झियो भूतपूर्व मायाको यादै हल्झियो भुपु मायालु हो भुपु मायालु कति साह्रो निष्ठुरी भुपु मायालु सहनेलाई सजिलो हो सहनेलाई गाह्रो अचेल मलाई उनकै याद भइरहेछ घाँडो बिर्सनेलाई सजिलो हो सहनेलाई गाह्रो अचेल मलाई उनकै याद भइरहेछ घाँडो किन लाग्यो बाडुले कसले सम्झियो किन लाग्यो बाडोले कसले सम्झियो पूर्व मायाको यादै रह्यो भूतपूर्व मायाको यादै रह्यो भुपु मायालु हो भुपु मायालु कति साह्रो निस्कुरी भुपु माया कति साह्रो निष्ठुरी भुपु मायालु स्वर त्रिलोक राणाको समुद्र आवाजमा सजिएको यो साङ्गीतिक आवाजलाई आज कार्यक्रम आधुनिक यात्राको पहिलो स्थानमा हामीले राखिसकेका छौँ कार्यक्रम आधुनिक यात्रा सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो पढ एक सय चार तौलो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot N P login गरेर कार्यक्रम आधुनिक यात्राको अघिल्लो श्रृङ्खलाहरूमा तपाईँलाई गीतै साङ्गीतिक आवाज मार्फत तपाईँहरूलाई बहकाउने गर्दथ्यो तर पनि आज भने आधुनिक यात्राको व्यवसायमा हामी आधुनिक गीतहरूलाई मात्रै कार्यक्रममा स्थान दिएर तपाईँलाई बहकाउनेछौँ तपाईँकै जीवनमा घटित घटेका यथार्थ आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान पनि दिइराखेका छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा फेरि अर्को गीतलाई कार्यक्रममा स्थान दिने बेला भएको छ रामकृष्ण ढकालको सुमधुर आवाजमा सजिएको गीत रहेको छ भन्ने कुरा नहो भन्ने यो गीतपछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ आधुनिक यात्राको व्यवसाय सँगै रहनुहोला तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा सँगै जिउने सँगै मर्ने हाम्रो चोखो चोखो नाता यो त सब भन्ने कुरान हो यो त साप भन्ने कुरान हो फुर्सद हुन्छ यहाँ कोही अरूको बारे सोच्ने कसलाई फुर्सद हुन्छ यहाँ कोही अरूको बारे सोच्ने आफ्नो खुसी मेटाएर कोही अरूको पिर बोक्ने तिमलाई दिन्छु फुलै फुल म त लिन्छु काँडै काँडा तिमलाई दिन्छु फुलै फुल म त लिन्छु काँडै काँडा यो त सब भन्ने कुरा न हो यो त सब भन्ने कुरा न हो मात बाचा बाँधी आकाशको तारा झार्छन् सुरुमा त बाचा बाँधी आकाशको तारा झार्छन् जब मिल्छ महल अनि झुप्रोलाई माया मार्छन् हाम्रो प्रेम स्वार्थ छ जुनी जुनीको यो साथ हाम्रो प्रेम स्वार्थ छ जुनी जुनीको यो साथ यो त भन्ने कुरा न हो यो त सा भन्ने कुरा न हो तिम्रा लागि जान दिन्छु तिमी मेरो मनको राज छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ राह चोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी SLC plus two bachelor master pass विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू Tokyo Nagoya Osaka Sendai Okinawa तथा फुकुवाका जाने आफ्नो सपना पुरा गर्नुहो हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृत्ति प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज न्याट जेएलपिटी टप जे जे टेस्टका तयारी कक्षाहरू सेवाहरू ग्यारेन्टीका साथ सञ्चालन ग्याप भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धी जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब सपोर्टको लागि पनि सुविधा भएको जापानिज तथा दस वर्ष जापान बसी आफ्नो अध्ययन पुरा गरेका सेन्सयहरूद्वारा कक्षा सञ्चालित कमजोर तथा रिजेक्टेड विद्यार्थीहरूको पनि प्रोसेसिङ ट्रेनिङ गरिने सम्पर्क central college of vocational training private limited Kathmandu branch office Dahi Chowk Narayanghat चितवन फोन शून्य छपन्न पाँच बहत्तर दुई सय साठी मोबाइल अन्ठानब्बे पाँच पचास त्रिसठी नौ सय तिरासी सौराह चोक पाँच त्रिसठी तिन सय पैँसठी पर्सा पाँच त्रियासी सात सय नब्बे कावासुती थाना चोक शून्य अठहत्तर पाँच चालिस शून्य छयासी सुनोवल अन्ठानब्बे चार पचास अस्सी आठ सय सतासी वाह यो जयपुरी कुर्ता सुरुवाल तेजु फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो यो नाति पुर्गेको कुरो सुन्न पनि हाँसी उठेर आउँछ भने आएको ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिडक ब्ल्याङ्केट विवाह व्रत बन्द एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक Sauraha Chowk Chitwan proprietor Harikumar Shrestha phone number शून्य छप्पन्न पाँच साठी तिन सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एकदम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भान्जा बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै तनाउ छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जना स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ को व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था पहला पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच एकसठी छैसठी पाँच सय मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस वेबसाइट डब्लु पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दु दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम आधुनिक यात्राको व्यवसायमा कार्यक्रम आधुनिक यात्राको व्यवसायमा तपाईँलाई मिठा मिठा आधुनिक गीतसँगै सहयात्री गरिराखेका छौँ र प्राविधिक कक्षबाट भने मलाई साथ मिलिराखेको छ राज र म छु तपाईँको आफ्नै आधुनिक यात्राको सहयात्री दिवस मगर र कार्यक्रममा मिठा मिठा साङ्गीतिक आवाजलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ र कार्यक्रममा अब भने एउटा मिठो आधुनिक गीत सुन्ने बेला भएको छ के सन्देश छ बोकी ल्यायो कुमार सानोको सुमधुर आवाजमा सजिएको यो साङ्गीतिक आवाजपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ सन्देश बोकिल्यायो ए बादल के सन्देश बोकिल्यायो ए बादल आकाश छोपी परदेसी को गाँव घर के ही विपत्ति पर की के की संदेश बोकी लो ए बादल आकाश छोपी चराउँछ आँखा आज चर चराउँछ छाती माया मार्यो लहुरेले भन्दा होलान् साथी फर फराउँछ आँखा आज चर चराउँछ छाती माया मार्यो लहु भन्दा होलान् साथी हो गुरासाको थुङ्गा जस्ती मेरी मन कि रानी हृदय छिन्की पँधेरीमा हुँदै पानी पानी बोकी लो हे बादल आकाश छोपी परिन् गीता धम्की रोगी आमा बाबा छन् कि विपत्तिमा आमा छैन घामा ओछ्यानै प परिन् गीता धम्की रोगी आमा बाबा छन् कि विपत्तिमा आङमा छैन घाम भद्रकाली दक्षिण काली मन कमन रक्ष गर्नु सधैँ भादी छोरा छोरा के सन्देश बोकी ल्यायो कुमार सानुको सुमधुर आवाजमा सजिएको साङ्गीतिक आवाज कार्यक्रम आधुनिक यात्राको व्यवसायमा राख्यौँ हामीले कार्यक्रममा मिठा मिठा आधुनिक साङ्गीतिक आवाजहरूलाई स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ अब पनि कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ यति बेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम आधुनिक यात्राको व्यवसाय सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजप्रति म निकै आभारी छु भन्दै तपाईँकै आधुनिक यात्राको सहयात्री म दिवस मगर पनि के भन् को भन्छ पहिलो माया अंशुपन्तको सुमधुर आवाजलाई पृष्ठभूमिमा अगाडि बढाउँदै कार्यक्रम आधुनिक यात्राको व्यवसायबाट ओजेल पर्छु नमस्कार अकबरी to एक से चार थोपलो पांच मेगा हार्ट तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्ट तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मोटो उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै ख्याति प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video X ray echocardiography video X ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ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 research centre प्राली रत्नगर दुई टाढी ओम साईराम अस्पताल भवन फोन शून्य छप्पन्न पाँच बैसठी सात सय छैसठी अब तपाईँ हाम्रै बजार बकुल लहरमा सर्व सम्पन्न केएन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराज Bakulahar proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेक अहिले साँझको पाँच बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्डजोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ट जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छप्पन्न पाँच तिरासी एक सय उन्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उन्सय गाडी सोरुम रत्नगर दुई केन्द्र टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो सुनो हजुर यस अर्पण साथ में Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोक बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिंग सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one उपचारका लागि एक महिनादेखि अमेरिकामा रहनुभएका प्रधानमन्त्री कोइराला भोलि साँझ काठमाडौँ आइपुग्दै फलोअपका लागि तीन महिनापछि जानुपर्ने जलस्रोत सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न नदिने ए माओवादी र नेकपा माओवादीको चेतावनी जलस्रोत सम्बन्धी सम्झौता नगर्दा नेपालको जलविद्युत विकासमा कुनै बाधा नहुने जलस्रोत विभागका प्रमुख पोखरेलको दावी रत्नगर नगरपालिकाका केही ओडा र आसपासका गाविसमा प्रहरी बीट निर्माण आजदेखि नै प्रहरीले सेवा दिने काम शुरू गरेको सामुदायिक सेवा केन्द्र रत्नगरका अध्यक्ष अधिकारीको भनाई इजरायलको गाँसापट्टीमा भएको पछिल्लो आक्रमणमा सतासी जनाको मृत्यु एचएफको एक सैन्य शिविरमा भएको आतंककारी हमलामा एक्काइस सुरक्षाकर्मी मारिए र अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरिया गएको नेपालको सोह्र वर्ष मुनिको फुटबल टोली स्वदेश फिर्ता नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लूब्लूब्लू dot radio Arpan dot com dot एनपेबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता रेलसँगै सुजिता हमालको समाचार विस्तारमा स्वास्थ्य उपचारका लागि एक महिनादेखि अमेरिका रहनुभएका प्रधानमन्त्री सुशील कोइराला भोलि साँझ काठमाडौँ आउँदै हुनुहुन्छ फोक्सोमा क्यान्सरको लक्षण देखिएपछि कोइराला उपचारका लागि गत असार दुई गते अमेरिका प्रस्थान गर्नुभएको हो कोइराला निकट स्रोतका अनुसार प्रधानमन्त्री भोलि बेलुकी आठ बजे दुबईको इहाद एयरलाइन्सबाट स्वदेश फर्कन लाग्नु भएको हो अमेरिका रहँदा कोइरालाले चिकित्सकको प्रत्यक्ष निगरानीमा रेडियोथेरापी गराउनु भएको थियो पछि कोइरालाको स्वास्थ्यमा पूर्ण रूपमा सुधार आएको छ उहाँ फलोअपका लागि तीन महिनापछि पुनः अमेरिका जानुपर्नेछ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारको लागि केही दिनमै बैंक जानुहुने भएको छ दायाँ हातमा संक्रमण बढ्दै गएपछि थप उपचार आरामको लागि उहाँ थाइल्याण्डको बैंक जानुहुने भएको हो महाधिवेशनको धपडी र पहिलेदेखि बिरामीका कारण उहाँलाई थप समस्या भएको छ त्यसैले आराम र उपचार दुवैको लागि बैंक जान लाग्नु भएको हो एमाले नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो आउँदो पच्चीस गते केन्द्रीय कमिटि बैठकको लागि फर्किने गरी ओली बैंक सार्ने तयारीमा हुनुहुन्छ कम्तीमा दुई हप्ता आराम र उपचारको आवश्यकता देखिएको छ पच्चीस गतिको बैठकमा फर्किने गरी छिट्टै त्यसतर्फ जाने विषयमा छलफल भएको श्रेष्ठले बताउनुभयो ओलीलाई अहिले अरू समस्या नभए पनि हात सुन्निने समस्या यथावत छ कार्यक्रममा सहभागी हुँदा उहाँलाई दाहिने हातमा पट्टी बाँधेको अवस्थामा देखिएको छ अध्यक्षमा निर्वाचित भएपछि पार्टी कार्यमा आयोजना गरेको शपथ र पदभार ग्रहण समारोहमा उहाँले दाहिने हात उठाउनु उठाउन नसकेर हाद मात्र उठाउनु भएको थियो स्वास्थ्य उपचार पूरा नहुँदै महाधिवेशनका कारण ओली बैंकबाट काठमाडौँ आइ आउनु भएको थियो ओलीलाई मृगौलाको समस्या छ पछिल्लो पटक संक्रमण बढेपछि उहाँले बैंकमा उपचार गराउँदै आउनु भएको छ संविधान सभाको संवैधानिक राजनीतिक तथा सम्वाद सहमति समिति अन्तर्गतको वार्ता उपसमितिले सशस्त्र समूहसँग पनि वार्ताको तयारी गरेको छ संविधान सभा बाहिर रहेका दल र समूहहरूलाई संविधान लेखन प्रक्रियामा सहभागी गराउन समितिले यस्तो तयारी थालेको हो वार्ता प्रक्रिया कहिलेदेखि शुरू गर्ने र कुन ठाउँमा हुने भन्ने चाहिँ स्पष्ट भइसकेको छैन समितिले पछिल्लो पटक संविधान सभा बाहिर रहेका विभिन्न संघ संस्थासँग पनि छलफल गरेको छ अघिल्लो पटक जातीय संहिताको चर्को बहस भइरहेकै बीचमा संविधान सभा भंग भएको वर्तमान संविधान सभा कालमा त्यो कुरा त्यति धेरै चर्कोसँग उठेको छैन तर अघिल्लो संविधान सभाको बहसको असर भने देख्न सकिन्छ संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले छलफलका लागि बोलाएका संघ संस्थाले जातीय धार्मिक गणतन्त्र र राजतन्त्रका कुरा लिएर आएका छन् संयुक्त राष्ट्र संघका उप महासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेबी सौच काठमाडौँ आइपुग्नु भएको छ उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं संयुक्त राष्ट्र संघ महाशाखा प्रमुख दीपक धिताल संयुक्त राष्ट्र संघका कायम कायम प्रमुख निकोल मिनाज सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्ज कुमार दुर्ज कुमार राई नेपाली सेनाका वरिष्ठ अधिकारी तथा परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत पुरूषोत्तम कङ्गना लकातले स्वागत गरेका थिए परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग भेटवार्ता गर्नुभएको छ भेटका क्रममा उपमहासचिवले नेपाली सेनाले विश्वमा शान्ति स्थापनाका लागि खेलेको भूमिकाप्रति प्रशंसा गर्नुभयो राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने नेपाल पाँचौं मुलुक हो उपमहासचिव लाडसौले राष्ट्रपति डाक्टर रामवरण यादव प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका उप प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम र परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग आजै बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ परराष्ट्र माविला अध्ययन प्रतिष्ठानले आज आयोजना गरेको शान्ति कायमका परिवर्तित कार्यक्षेत्र र आयममा नेपालको सहभागिता विषयक छलफल कार्यक्रममा प्रमुख प्रवक्ताका रूपमा उप महासचिव सम्बोधन गर्ने कार्यक्रम छ वन तथा भू संरक्षण मन्त्री महेश आचार्यले जननेता बीपी कोइराला सबैका मान्छे भएको बताउनु भएको छ बीपी चिन्तन प्रतिष्ठानले भक्तपुरको लोकन्थलीमा गरेको वृक्षारोपण कार्यक्रममा उहाँले स्वच्छ वातावरण र हरियाली प्राकृतिक वातावरण निर्माणमा समेत बीपीको योगदान रहेको बताउनु भएको छ प्रतिष्ठानले बीपी जन्म शताब्दीका अवसरमा विभिन्न जातका पाँच सय रोपेको छ एकीकृत नेकपा माओवादी र नेकपा माओवादीले भारतसँग गर्ने भनिएको जलस्रोत सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न नदिने चेतावनी दिएका छन् जनसंचार अभियानमा पत्रकार सम्मेलन गरेर दुई पार्टीका जलस्रोत विभागले भारतसँग गर्ने भनिएको जलस्रोत सम्बन्धी सम्झौतामा राष्ट्रघात अल्सने भन्दै यो काम तत्काल रोक्न माग गरेका छन् एकीकृत नेकपा माओवादी जलस्रोत विभागका प्रमुख लीलामणी पोखरेलले जलस्रोत सम्बन्धी सम्झौता नगर्दा नेपालको जलविद्युत विकासमा कुनै विवाद नहुने दावी गर्नुभयो पोखरेलले यस विरूद्ध संसदमा पनि कुरा उठाउने बताउनुभयो यस्तै नेकपा माओवादी जलस्रोत विभागका प्रमुख धर्मेन्द्र वास्तोलाले नेपालका हरेक प्राकृतिक स्रोतमाथि कब्जा जमाउने उद्देश्य बारे भारतले यस्तो प्रस्ताव गरेको दावी गर्नुभयो सम्झौताको मस्यौदा र हालै भारतीय दूतावासबाट आएको विज्ञप्तिले नेपालीलाई आफ्नो ढंगले चल्न नदिने मनस्ताय बोकेको वास्तोलाले दावी गर्नुभयो विद्युत व्यापार सम्झौता लगायतका विद्युत क्षेत्रसँग सम्बन्धित विषयमा भारत सरकारसँग आजबाट हुने भनिएको द्विपक्षीय बैठक स्थगित भएको छ प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका क्रममा मुलुक बाहिर रहनु भएको र सरकारवाला पक्षसँग छलफल नभएको भन्दै ऊर्जा मन्त्रालयले सो बैठक तत्कालका लागि स्थगित गरेको जनाएको छ बैठक आज र भोलिका लागि भारतको राजधानी नयाँ दिल्लीमा हुने गरी बैठक तय भएको थियो प्रधानमन्त्री स्वदेश फर्किएपछि छलफल गरी निष्कर्षमा पुग्ने र द्विपक्षीय बैठकको आयोजना हुने मन्त्रालयले जनाएको छ नेपालको जलविद्युत क्षेत्रको विकास र व्यापारका सम्बन्धमा भारत सरकारले पठाएको प्रस्ताव र सो प्रस्तावमा रहेको भनिएको प्रावधान समेत सहमतिमा मात्रै टुङ्गो लाग्ने भन्दै मन्त्रालयले वार्ताको क्रममा आफ्नो एजेण्डा राख्न दुवै पक्ष स्वतन्त्र हुने स्पष्ट पारेको छ ऊर्जा मन्त्री राधा गेवालीले नेपालको तर्फबाट प्रस्तुत गरिने व्यापार विद्युत व्यापार सम्झौताको मस्यौदा तयारीको क्रममा रहेको जानकारी दिँदै प्रधानमन्त्रीको मर्यादालाई ख्याल गरेर तत्कालका लागि बैठक स्थगित भएको बताउनु भएको हो उहाँले सम्झौताको प्रस्ताव भारतबाट प्राप्त भएको तर सो प्रस्तावमाथि छलफल नभएको बताउँदै सम्झौता नेपालको लागि नै आवश्यक भएको प्रश्न पार्नुभयो आज साउन महिनाको पहिलो सोमबार चितुवन नलप्रासी र तनहुको संगम पवित्र धार्मिक स्थल देवघाट लगायत विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको घुइचो लागेको थियो साउन महिनामा पनि हरेक सोमबार व्रत बसी मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ यसपटकको साउन महिनामा चारवटा सोमबार परेको छ श्रावण महिनामा व्रत बसेर हरियो रङका वस्त्र चुरा र मेहन्दी लुकाए भगवान शिवजी खुशी भई मनोआकांक्षा पूरा हुने समेत विश्वास गरिन्छ साउन महिनामा देवघाटमा रहेको काली गण्डकी र नारायणीको संगम स्थल बेनीघाटमा स्नान गरी त्यहाँको जल लकेर भगवान महादेवलाई चढाइए चारधामको पुण्य प्राप्त हुने तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ साउन महिनाभरि स्नान गरेर जल लैसाने भक्तजनहरूको देवघाटमा घुइचो लाग्ने गर्दछ चितवनको रत्नगर नगरपालिकाका केही वडा र आसपासका गाविसमा प्रहरी बीट निर्माण शुरू गरी सुरक्षा प्रदान गर्न शुरू गरिएको छ नगरवासी र आसपासका गाविसलाई तत्काल सेवा दिने उद्देश्यका साथ प्रहरी बिट निर्माण गरी सुरक्षा दिन शुरू गरिएको हो अहिले नगरका तीन स्थान र पदमपुर जुटपानी गाविसमा बीट निर्माण गरिएको र विस्तारै नगरका सबै वडाहरूलाई प्रहरी बिट निर्माण गरिने सामुदायिक सेवा केन्द्र रत्नगरका अध्यक्ष भूपेन्द्र अधिकारीले जानकारी दिनुभएको छ निर्माण गरिएका बीट मार्फत आजदेखि नै प्रहरीले सेवा सेवा दिने काम शुरू गरिसकेको छ सामुदायिक सेवा केन्द्र रत्नगरले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी प्रहरी बीट स्थापना गर्न सहयोग गरेको हो प्रहरी बीट स्थापनाका लागि सेवा केन्द्रले जिल्ला प्रहरी कार्यालयसँग छलफल पनि गरेको थियो छलफल सकारात्मक भएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक प्रधुम्न कार्कीको निर्देशनमा रत्नगरका ओड़ाहरूमा प्रहरी बीट स्थापना गरिएको केन्द्रका अध्यक्ष अधिकारीले बताउनु भएको छ रत्नगरका तेह्रवटा ओडामा प्रहरी बीट स्थापना गर्ने लक्ष्य भए तापनि हाल रत्नगरका तीनवटा स्थान पदमपुर र जुटपानीको खुलेसिमलमा प्रहरी बीट स्थापना गरिएको छ यसअघि रत्नगरको टाँडीचोक र मैनाहामा पनि प्रहरी बीट स्थापना गरिएको छ रत्नगरको शान्तिचोक भानुचोक कृष्ण मन्दिर चोक र जिरौना कृष्ण मन्दिर चोकमा प्रहरी बीट स्थापना गरिएको छ भने रत्नगर बाहिर पदमपुर र खुलेसिमलमा पनि बीट स्थापना गरी सुरक्षा दिन शुरू गरिएको सेवा केन्द्रका अध्यक्ष अधिकारीले बताउनु भएको छ आवश्यकता अनुसार ती बीटमा प्रहरीको पनि व्यवस्था गरिने अधिकारीले बताउनुभयो प्रत्येक ओडामा प्रहरी बिट स्थापना भएपछि स्थानीय जनताले तत्काल सेवा पाउने स्रोत साधनमा लाग्ने खर्च कम हुने इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक टीका बहादुर कार्कीले बताउनु भएको छ इलाका प्रहरी कार्यालयले हाल रत्नगर बछौली पदमपुर पिठुवा जुटपानी शक्तिखोर र सिद्धिमा सुरक्षा प्रदान गर्दै आइरहेको छ रोजगारीको प्रलोभनमा पारिए भारत लगिएका दुई युवतीलाई उद्धार गरिएको छ अखिल भारत नेपाली एकता समाजमध्ये दक्षिण क्षेत्रीय समितिले भारतको हैदराबादबाट उद्धार गरेका धादिङ सत्य देउरालीका शान्ति तामाङ र निर्मला तामाङलाई बुटोलमा पत्रकार सम्मेलन गरी आफन्तको छिमा लगाइएको छ काठमाडौँमा भेटिएका मकानपुरका नवीन तामाङले आकर्षक जागिर लगाइदिने पर्लमनमा पारी गएको जेठ एघार गते ललाई फकाई भारतको हैदराबाद पुर्याएको पीड़ित युवतीहरूले बताएको समितिका केन्द्रीय सदस्य प्रेम पौडेलले जानकारी दिनुभयो सरकारले बाली नालीमा विषादीको प्रयोग रोक्न परीक्षण सँगसँगै जनचेतनालाई पनि जोड़ दिएको छ कालीमाटी तरकारी बजारमा परीक्षण गर्दा बढ़ी विषादी भेटिएका ठाउँलाई केन्द्रित गरी जनचेतनामा जोड़ दिएको बाली संरक्षण निर्देशनालयका प्रमुख डिलीराम शर्माले जानकारी दिनुभएको छ सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयहरूलाई बाली नालीमा विषादीको प्रयोग गरे प्रयोगबारे किसान र उपभोक्तालाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको उहाँले बताउनुभयो शर्माका अनुसार विषादीको सही प्रयोग गर्न सिकाउने त्यसको अवस्थाबारे निरीक्षण जस्ता कुरामा ध्यान दिन भनिएको छ यसबाहेक उपभोक्तालाई विषादी प्रयोग भएका तरकारी उपभोग नगर्न सचेत गराउने गरी प्रत्यक्ष र संचार माध्यम मार्फत जनचेतनामूलक कार्यक्रममा जोड़ दिइएको बताउनुभयो नेपालमा हरेक वर्ष भित्रिने साढे तीन सय मेट्रिक टन विषादी मध्ये पचासी प्रतिशत विषादी तरकारीमा मात्रै खपत हुने गरेको छ किसानले कुन तरकारीमा विषादीको मात्रा कति राख्ने कति अवधिमा दिने भन्ने बुझ्न नसक्दा समस्या भएको विज्ञले बताएका छन् अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं बढ्दो रगतको अभाव कम गर्न के गर्दा उपयुक्त होला यी जनचेतना बढाउने भन्नेमा उन्चालिस प्रतिशत बी विदेशी नै युवालाई रोक्ने भनेमा सत्ताइस प्रतिशत सी रक्तदान कार्यक्रमलाई धेरै गर्ने भनेमा चौतिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ चुरे क्षेत्र संरक्षणका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 point four digital colour lab and digital flex print Ratnanagar एक सौ राचौ चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अंठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस ट्राफिक मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै भोलि बिहान र दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार अमेरिकी विदेश मन्त्री जोन केरीले मलेसियाली विमान खसाल्न रूसी पृथकतावादीहरूको संलग्नता रहेको प्रमाणहरू भएको दावी गरेका छन् केरीले विमान खसाल्नमा संलग्न रहेकालाई कार्यवाही गर्नेको लागि रूस समक्ष आग्रह पनि गर्नुभएको छ रूस समर्थित पृथकतावादीहरूको नियन्त्रणमा रहेको पूर्वी युक्रेनको डोनेस्क क्षेत्रमा पाँच दिन अघि मलेसिया एयरलाइन्सको एमएच सत्र विमानलाई मिसाइल आक्रमण गरी खसालिँदा दुई सय अन्ठानब्बे जना मारिएका थिए मृत्यु भएकाहरूमध्ये एक सय छ्यानब्बे यात्रुको शव भने घटनास्थलबाट संकलन गरिएको युक्रेनका आपतकालीन सुरक्षा अधिकारीहरूले उल्लेख गरेका छनृ संकलन गरिएका सबहरू रेफ्रिजरेटरको सुविधा भएको रेलको डिब्बामा राखिएको छ तर कुन ठाउँमा राखिएको छ भन्नेबारे अझै प्रश्न पारिएको छैन अमेरिकाले मृतकको शव हटाउने र साँची प्रमाण मेटाउने प्रयास गरिएको भन्ने विभिन्न रिपोर्ट आएको जनाएको छ दुर्घटनास्थलमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको पहुँचलाई सीमित बनाएको भन्दै पश्चिमा मुलुकहरूले रूस र पृथकतावादीको आलोचना गरेका छन् विमान दुर्घटनाको अनुसन्धानमा युरोपेली सुरक्षा एवं सहयोग संगठन ओएसएससीको टोली संलग्न रहेको छ संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले इजरायल र गाँजा क्षेत्रमा जारी तनावको तत्काल अन्त्य गर्न आग्रह गरेको छ सुरक्षा परिषदको आपतकालीन बैठकपछि गाँजामा जारी द्वन्द्वको तत्काल युद्ध विराम गर्न आह्वान गरिएको छ गाजा क्षेत्रमा जारी तनाव अन्त्य गर्नका लागि राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बसिरहेको छ बैठकमा सहभागी हुन अमेरिकी विदेश मन्त्री जोन केरी आज इजिप्ट जाने भएका छन् केरीले इजिप्टमा राजनैतिक नेताहरूसँग गाजा संकट समाधानका विषयमा छलफल गर्ने अधिकारीहरूले उल्लेख गरेका छनृ खेल समाचार अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरिया गएको नेपालको सोह्र वर्ष मुनिको फुटबल टोली आज स्वदेश फर्किएको छ नेपाली युवा टोली आज दिउँसो पाउने बाह्र बजे काठमाडौँ आइपुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ आउँदो महिना हुने सोह्र वर्ष मुनिको एएफसी च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि यही असार तेइस गते कोरिया गएको हो दक्षिण कोरियामा रहँदा नेपाली टीमले त्यहाँको युवा टोलीसँग एक खेल खेलेको थियो भने दुई खेल विश्वविद्यालयको टीमसँग खेलेको थियो जसमा एक खेल जित र दुई खेल बराबरीमा टुंगिएको थियो भदौ एक्काइसमा शुरू हुने सोह्र वर्ष मुनिको एएफसी च्याम्पियनशीपमा समूह सीमा रहेको नेपालले उज्किस्तान कुवेत र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उपचारका लागि एक महिनादेखि अमेरिकामा रहनुभएका प्रधानमन्त्री कोइराला भोलि साँझ काठमाडौँ आइपुग्दै फलोअपका लागि तीन महिनापछि पुनः जानुपर्ने जलस्रोत सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न नदिने ए माओवादी र नेकपा माओवादीको चेतावनी जलस्रोत सम्बन्धी सम्झौता नगर्दा नेपालको जलविद्युत विकासमा कुनै बाधा नहुने जलस्रोत विभागका प्रमुख पोखरेलको दावी रत्नगर नगरपालिकाका केही ओडा र आसपासका गाविसमा प्रहरी बीट निर्माण आजदेखि नै प्रहरीले सेवा दिने काम शुरू गरेको सामुदायिक सेवा केन्द्र रत्नगरका अध्यक्ष अधिकारीको भनाई इजरायलको गाँसापट्टीमा भएको पछिल्लो आक्रमणमा सतासी जनाको मृत्यु इजिप्टको एक सैन्य शिविरमा भएको आतंककारी हमलामा एक्काइस सुरक्षाकर्मी मारिए र अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरिया गएको नेपालको सोह्र वर्ष मुनिको फुटबल टोली स्वदेश फिर्ता हवस् साँझ पाँच बजीको अर्पण बुलेटिन सकियो अनिता आर्य र सुजिता हमाल बिदा हुन्छु नमस्कार यस अर्पण बुलेटिनको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै का साथ आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट जानकारी कराइन म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी प्लस टू करना पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटीच्यूट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन